नेपालमा जागिर खान सबैलाई थाहा भएकै कुरा हो चम्चागिरी नगरी कहाँ राम्रो पोजिसनमा पुगिन्छ र त्यसैले म हाम्रो हाकिमका घरमा आउन जान थालेको पनि धेरै नै भएको थियो हाकिमका बच्चा बच्ची कतै बोडस गरेका थिए हाकिमनी पनि त्यस्तै अठाइस तिस वर्षकी थिइन् म हाकिमको घरको सदस्य नै भएको थिएँ दारू पार्टीको लागि पनि म सबै बन्दोबस्त गरेर हाकिमलाई नै लगिदिन्थेँ जे होस् चम्चागिरीले मेरो जागिर राम्रो नभएको पनि होइन समयको खेल नै मान्नुपर्छ मलाई अर्को शारीरिक सुख पनि मिल्यो त्यो केही नभई हाकिमीको बुढी पेल्ने हुन पनि हाम्रा हाकिमका सयौँ चम्चा हजार मिटिङ अनि बुढीलाई कहाँ टाइम दिन पाउनु म अलि हिरो टाइपको थिएँ तथा बोल्न पनि सिपालु म किचनतिर पनि घुसेर हाकिमनीलाई सहयोग गरिदिने हुनाले नै होला हाकिमनीले मलाई नै इसारा गरिन् त्यो बेला हाकिम ट्रेनिङको लागि बिस दिन बाहिर जाने भए उनले नै हाकिमनीको अगाडि मेरो नाम लिँदै भने केही पर्याय उनलाई नै भन्नु बस हाकिम बाहिर जाने बित्तिकै हाकिमीको फरमाइस सुरु भयो आज यो गरिदेऊ भोलि त्यो चाहियो आदि इत्यादि दुई तिन दिनपछि त उनले राति घरमा नै खाना खान बोलाइन् म पनि के कम थिएँ र उनको घरमा नै खाना खाएँ उनलाई राति डर लाग्ने कुरा गरिन् म उनकै घरमा सुत्ने पक्का भयो अब म जस्तो हन्टरलाई एक्लै आएमा मिलेको जसरी पनि पेल्ने कुरा त पक्का नै भयो म भन्दा पनि हाकिमनी नै खरो भएको रहेछ मलाई सँगै सुत्ने आदेश दिन् भनौँ विचार पोखिन् मेरो के जान्छ र भनेर मैले हुन्छ नै भने तब त सेक्सी हाकिमीसँग बेडमा पुग्ने बित्तिकै घमासान यौन युद्ध हुन थाल्यो उनले मलाई गम्म अङ्गाल हालिन् मलाई किस गर्न थालिन् मैले पनि उनलाई अँगालोमा हालेर उनीसँगै किस गर्न थालेँ उनको मुखमा मैले मेरो मुख जोडेँ अनि टङ्किस गर्न थालेँ उनलाई निकै रमाइलो भएछ लामो लामो सास फेर्न थालिन् आँखा चिम्म गरेर मलाई किस गर्न थालिन् मैले बिस्तारै उनको ब्राको हुक खोलिदिएँ अनि ब्रा पनि निकालिदिएँ ओहो उनको दुधको पोका निकै ठुलो थियो करिब करिब हामीले सानोमा खेल्ने तिन नम्बरको फुटबल जत्रो एक हातमा नअटाउने पोका देखेर मेरो मनै हर्षित भएर आयो जिन्दगीमा पहिलोपल्ट यत्रो ठुलो दुधको पोका भएको आमालाई पेल्न लागेको थिएँ म उनको दुधको पोका मार्न थालेँ एक हातले एउटा दुध मार्न नमिल्ने भएकोले दुवै हातले उनको दुधको पोका पालै पालो मार्न थालेँ दुधको मुन्टा पनि कालो र लप्सीको दाना मात्रै ठुलो थियो यत्रो ठुलो दुधको पोका मार्न छुट्टै मजा आउँदो रहेछ मजाले पोकाहरू पाले पालो मार्न थाले उनलाई पनि निकै मजा आएको जस्तो थियो उनी आह ओह उफ दुधको मुन्टो बिस्तारै जिब्रोले खेलाउँदै हातले उनको योनीमा औँला पसाउन चिक्न थाले आह आह गर अब गर मलाई अति भयो उनको मुखबाट आवाज आउन थाल्यो मैले उनलाई खाटमा सुताएँ अनि पेन्टी खोलेँ र मेरो पनि सबै लुगा खोली नाङ्गो भएँ उनको दुवै खुट्टा फटाएर उनको योनितिर मुख लगेँ उनको योनी पुरै पानीले भिजेको थियो योनी वरिपरि च्याप च्याप भिजेको थियो जब मुख पुऱ्याएँ त्यहाँबाट आएको गन्ध एक प्रकारको रमाइलो थियो गन्धको वास्तै नगरी मैले उनको योनीको पानी चाट्न थालेँ बिस्तारै बिस्तारै जिब्रोले उनको योनीको टिसी चलाउन थालेँ ओह उफ यस्तो रमाइलो मलाई कहिले भएको थिएन अझै मजाले खेलाउन प्लिज उनले निकै इमोसनमा आएर कराउन थालिन् अय्या आ भन्दै उनी पनि तलबाट साथ दिन थालिन् म पनि के कम थिएँ र कहिले जिब्रोले टिसी खेलाउँथे कहिले बिस्तारै टोकिदिन्थे कहिले दुधको मुन्टा चुसे चाहिँ गरी चुसिदिन्थे मेरा हरेक चुसाइ अनि टोकाइमा उनी म दोष हुन्थिन् म पनि जोसमा सो क्रमलाई निरन्तरता दिँदै थिएँ पन्ध्र बिस मिनट जति योनीमा खेलाउने काम भयो उनको योनीले यति पानी जार्यो कि खाटको तन्ना सबै बिचिसकेको थियो अनि म जुरुक्क उठेँ अनि उनलाई पनि उठाएँ हामी खाटबाट तल झऱ्यौँ र उपी किस गर्न थाल्यौँ उनको योनीको रस मेरो मुख वरिपरि लागेको थियो त्यो सबै मैले उनलाई पनि चखाइदिएँ त्यसपछि मैले फेरि खाटमा सुताएँ अनि खुट्टा फटाएर मेरो ठन्केको लिङ्ग योनिनिर पुऱ्याएँ अब गर्छु ल मैले भने छिटो गर न म तिम्रो लिङ्गको पेलाइमा तडपिरहेको छु उनले गर गर भनेर ठुलो आवाजमा भनिन् मैले पनि मेरो लिङ्ग उनको योनिमा छिराएँ उनको योनि त क्या टाइट आह क्या मजा आयो तलबाट त पनि साध्दैन उनी पनि तलबाट दिन थाली मलाई हल्का दुख्ला जस्तो भइरहेछ तर असाध्यै मजा आइरहेछ जिन्दगीमा यो नै मेरो पहिलो पटक हो यस्तो मजा गरी पेलेको त्यसपछि मैले आफ्नो पेलाको स्पिड बढाउन थालेँ बल गरी गरी धक्का दिन थालेँ उनले पनि तलबाट धक्का दिई मलाई सघाउन थालिन् मलाई पनि उनलाई पेल्न असाध्य मजा आइरहेको थियो दस मिनट जति उत्तानो पारेर पेलेपछि म उठेँ अनि उनलाई खाटबाट तल झारेँ उनलाई घोप्टो पार्न लाएँ अनि दुवै हात खाटमा टेक्न लाएँ उनलाई घोप्टो पारेँ अनि मेरो लिङ्ग फेरि योनीमा छिराएँ बल गरेर एकैचोटि लम्बा मेरो सबै लिङ्ग उनको योनीमा छिराएँ म धमाधम धक्का मारिरहेको थिएँ आइया दुख्यो हो यसरी त अलि बिस्तारै गर न उनले कराउन थालिन् उनको पीडाको कुनै वास्तै नगरी म बल गरी गरी पेल्न थालेँ सायद अब दुखाइ कम भएछ उनले कराउन छाड्नुभयो र कन्डो हल्लाइ हल्लाइ मलाई पेल्नमा साथ दिइन् यसरी पेल्दा झनै मजा आउन थाल्यो मैले बल गरी गरी पेल्न थालेँ उनले पनि मजा लिली सुस्केर हाल्न थालिन् म पेल्दै हल्दिन थालेँ फेरि खत्त खत्त धमाधम धक्का मारिरहेको थिएँ मैले उनलाई फेरि अर्को आसनमा चेन्ज गर्न लगाएँ यसबेला उनलाई घोटो पारेर सुताएर पछाडिबाट हान्न थालेँ करिब आधा घन्टा पेलेपछि यसरी धेरै पेल्न सकिनँ थाकिँदो रहेछ र पुनः उठेर उनलाई उत्तानो बनाएँ अनि उनको दुवै खुट्टा मेरो काँधमाथि राखेर फेरि उनलाई पेल्न थालेँ यसरी पेल्दा चाहिँ पुरै लिङ्ग उनको योनिभित्र छिर्यो म बल गरी गरी उनलाई यसरी नै पेल्न थालेँ उनी फेरि आह आह ओह अझै अझै छिटो भन्दै कराउन थालेँ यसरी लगातार पाँच मिनट जति पेलेपछि मैले मेरो लिङ्गबाट निस्केको माललाई सम्हाल्नै सकिनँ र उनको योनिभित्र सबै माल झारिदिएँ